नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं हामीले यो उपन्यास गएको साता तेस्रो श्रृङ्खला वाचन तपाईँलाई पृष्ठ सडचालिसको शुरूआतसम्म सुनाएका थियौं आज यहाँभन्दा अगाडिको भाग वाचन हुन्छ यो उपन्यास अलिखित पहिलो पटक विक्रम सम्बत दुई हजार चालिस सालमा प्रकाशन भएको थियो र दुई हजार चालिस सालकै मदन पुरस्कार पनि प्राप्त गरेको कृति हो त्यसदेखि यता आठ संस्करणसम्म प्रकाशन भइसकेको छ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितले तराईको आञ्चलिकतालाई समेट्छ अब अलिखितको चौथो श्रृंखला वाचन शुरू गरौं पृष्ठ सडचालिसको सुरुवातबाट त्यसवखत एउटा कुरामा अचम्म मान्न सकिन्थ्यो त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसित सम्बन्ध राख्ने किसिमका हुन्थे यो संयोग नै होला तापनि हो पैसा भन्ने एउटा कुरामा भयो भने यो नियम लागू गर्न मिल्दैन थियो त्यो कुनै पुरुषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो तर त्यसले यो प्रमाणित हुँदैन पैसा स्त्रीको हुन सक्दैन धेरै सम्भव थियो पहेँलो रङमा रङ्गिएको धोती बेरेका तिनीहरू कम्बरमा पैसा बटारेर झाङमा पल्टिँदा होलान् अनि जसरी तिनीहरूको लहटी चुरा फुट्दो टिका वा धागो अलग हुँदो त्यसै गरी सम्भव थियो हतारमा धोती पनि फुस्किँदो अथवा चोलोको टाँक लगाउँदा धोतीको होस नरहँदो अनि धोती फुस्केर अर्को पटक कम्बर वरिपरि स्थापित हुँदा अघि सूर्यको पैसा कतै गुडेर धुलो वा घाँस मनतिर विश्राम गर्न थालोस् प्रकट छ ती आइमाईहरू कुनै किसिमको लज्जा र अत्यासमा आफ्नो गाउँतिर हिँड्थे छिट्टै घर पुग्नलाई सकेसम्म हतार मानेर त्यहाँ खर्च भएको समयको क्षतिपूर्ति गर्न खोज्दै त्यस पहाड जंगलमा एउटा अर्को वस्तु सधैँ अनिवार्य रूपमा देखिन्थ्यो कहाँसम्म भने एक दिन त्यो वस्तु त्यहाँ कतै नदेख्दा मैले सोचेको थिएँ त्यो पहाडभित्रै पस्यो कि त्यो वस्तु कुनै न कुनै गाई हुन्थ्यो जुन सधैँ त्यहाँ चरिरहन्थ्यो गाईको संख्या निश्चित थिएन तर एकभन्दा कम त पक्कै होइन यसले गर्दा लाग्दथ्यो त्यो गाई प्राचीन युगदेखि नै त्यहाँ धपाइएको छ र समयको गल्तीले थुम्को भित्र पुरिनु साटो बाहिर छुटेको छ अलिक यस्तो स्थिति आयो उत्खनन हामीले दुईतिर एकैपटक थाल्नुपर्ने भयो अङ्ग्रुमानले व्याख्या गर्यो पाँच पाँचजनाको दुई समूह बनाउने मजदुरहरू पनि त्यसै गरी बाँड्ने उत्तरतिरको माउन्टमा अङ्गुर आफैले रेखतेक सम्हाल्यो अर्को दक्षिणतिरकोमा आफूपछिको पछिको प्रौढ नम्बर दुईलाई उसले सुम्प्यो जुन निसन्देह वाग्ले नै हुन सक्थ्यो वाग्ले कुनै कुनै बखत आफ्ना स्तोत्र ज्ञान र बहस दुवैमा हास्यास्पद भएर देखा पर्थ्यो तैपनि एउटा दुब्लो पातलो प्रौढ त ऊ थियो भन्ने शङ्का कसैलाई छँदै थिएन तिनका तुलनामा अरूहरू निकै जुनियर थिए र त्यस्तो अति कर्मठतादेखि भरिसके जोगिएरै बस्नमा आफ्नो कल्याण मान्दथे अङ्गुरमानले स्पट देखाउँदै भन्यो वाग्लेजी तपाईँ त्यतातिरबाट खन्दै जानुहोस् हरिजेन्टल र भर्टिकल दुवै किसिमले खन्दाखेरि लेन्थ ब्रेथ र डेप्थ तिनै डाइमेन्सनले विचार गर्नुपर्ला अनि टाइम नि तिलकले यो ठट्टा गर्यो कि ऊ गम्भीर थियो पत्तो पाइएन त्यो स्वर्गीय आइन्स्टाइनसँग सोध्नुपर्छ गणबहादुर थापाले जवाफ दियो जुन निस्सन्देह ठट्टाको दृष्टिले उसलाई एउटा व्यक्तित्व दिलाउने खालको ठहरिन्थ्यो काम थालियो धागो किला आदि बाँधिए कतै कतै जमिन सफा गर्नु पर्यो अब हेर्दाखेरि धागो आदिले गर्दा त्यहाँको सतह विभिन्न खानाहरूमा बाँडिएको थियो खानाहरू निकै नापका साथ बनाइएका थिए दुई थुम्काहरूमा काम गर्ने तरिकामा केही भिन्नता अवश्य देखेँ सोधेपछि अङ्गुरमानले बतायो काममा केही भिन्नता हुनु यस कुरामाथि निर्भर गर्छ तिमी उत्खन गरेर के निस्किन्छ भन्ने आशा गर्दछौ आशा पहिले कसरी गर्न सकिन्छ मैले प्रश्न गरे जुन पनि आशा पहिले नै त गरिन्छ ऋषिले जवाफ दियो जुन कुरो पहिले नगरिस् त्यो आशा कसरी हुन्छ केही आधार केही अड्कलका साथ हामी यस्तो आशा गर्दछौँ अनुभवले यस्तो क्षमता दिन्छ त्यसमा असफल भयो भने फेरि नयाँ अनुभव दिन्छ अङ्गुरमानले शान्त भएर जवाफ दियो आफ्नो विषय र विचारमा उपोक्त थियो यसमा कुनै सन्देह गर्ने ठाउँ थिएन यसरी म दुवैतिर हेर्दै जिज्ञासा गर्दै स्पष्ट र सन्दिग्ध हुँदै खुब थाक्न थालेँ पहिलो दिन हामीले बिसजना मजदुर फेला पार्यौँ दुवैतिर दस दसजना बाँडिए दस दस कोदालाहरू मचिएर एकनाशसित जमिन फोर्न थाले कोदालाको आवाजले एकदम थाहा हुनसक्छ जमिन कस्तो छ जस्तो अबाध भएको पानी लाग्ने तर माथि माथि सुकेको खेत मुनतिरबाट नरम हुन्छ भने त्यसमा खन्दा कोदालोबाट निस्केको धस धसको आवाज धारको लहै लहैमा आदि कोदालो जमिनभित्र धस्दै गएको आवाज हो हिलो छ खेतमा भने कुनै खास आवाज हुँदैन पानी छ भने ढुङ्गाको बहना खियाए जस्तो आवाज निस्कन्छ अनि हामीले अहिले काम थाले जस्तो पर्तिर वर्षौँदेखि नजिस्काएको जग्गा छ भने सबैले अनुभव गरे धङ धङको आवाज निस्किरहेको थियो जुन गाँजिएको जमिनसित कोदालो टक्राएको आवाज थियो केवल सतहमा जुझ्न सकिरहेको किसिमको किनभने कोदालाको धारले शताब्दीदेखि खात लागेको माटो चिर्न निकै सङ्घर्ष गर्नु परिरहेको थियो धेरै अनुभवी कोदालाको भार हुन्थ्यो तर त्यसले माटो भने ज्यादै कम काट्न सकेको थियो माटो होइन त्यहाँ समय खात लागेर बसेको थियो कङ्क्रिट नै कङ्क्रिट ओछ्याएर समयलाई काट्न खन्न त गाह्रै हुन्छ त्यसले गर्भमा अनेक थोक लुकाएको स्तूपको रूप धारण गरेको छ भने एक्कासी गणपत भाइको कोदालाको सल्कन्दो धार जमिनभित्रको कुनै ढुङ्गोसित ठक्कर खायो गणपत भाइको वृद्ध र अलिक खुकुलो गरी बीड समाउन सक्ने हातमा बिडसँगै एउटा कम्पन आयो काह छेउको कोदाले सोध्यो रोडा ह गणपत भाइले भन्यो र माटो उदिनेर हेऱ्यो के पुरिएको रहेछ एउटा ढुङ्गो थियो यो टक्करमा कोदालाको धार एक ठाउँबाट अलिक दोब्रिएछ गणपत बसेर खैनी मल्न थाल्यो अङ्गुरमान कतै बसेर सुस्ताइरहेको थियो दगुर्दै आयो कोदालाको आवाज उसले पनि सुनेको थियो कोदालो मच्छाउँदा यस्तो आवाज त बराबर भइरहने हो तर अहिलेको आवाज अलि अस्वाभाविकै थियो त्यसकारण अङ्गुरमान स्वाँ स्वाँ गर्दै र आश्वान्वित हुँदै त्यहाँ आइपुग्यो तर अङ्गुरमानले जब ढुङ्गो उखेलेर हेर्यो त्यसको उत्साह बादल झैँ कालो भयो जसलाई ऊ झटारो हिर्काएर बर्साउन पनि सक्दैन त्यो त एउटा साधारण रङरोगनको अलिक ठुलो तर एकदम घटिया किसिमको ढुङ्गो रहेछ उसले भन्यो जस्तो आवाज सुनिएको थियो तर एकदम घटिया किसिमको ढुङ्गो रहेछ जस्तो आवाज सुनिएको थियो त्यसअनुसार यसमा केही त विशेषता हुनुपर्ने तर यति साधारण र विशेषता रहित ढुङ्गो मैले आफ्नो जीवनमा देखेको थिएँ बाल्यकालमा समेत किनभने मलाई बाल्यकालमा पनि ढुङ्गाहरूसित मोह थियो म किसिम किसिमका ढुङ्गा जम्मा पार्थेँ जुन मसित अझसम्म छँदैछन् अब के गर्नुहुन्छ ती ढुङ्गाहरू तपाईँ मैले सोधेँ आफ्ना छोराछोरीलाई दिएर जान्छु अङ्गुदमानले भन्यो अलिकति निश्वास आदिको क्रिया पनि त्यसमा सामेल भए म भन्न सक्दिनँ केही ढुङ्गा मैले आफ्नो पिताज्यूबाट पनि प्राप्त गरेको थिएँ उहाँ तिनलाई शालिग्राम भन्ने गर्नुहुन्थ्यो उहाँ घन्टा दुई घन्टा तिनको पूजा गरेर मात्र हामीसँग बोल्नुहुन्थ्यो तर मर्दाखेरि उहाँको गरिबी मरेन कति भने उहाँसित अघि भएको एउटा घर समेत थिएन केवल तिनै शालिग्रामहरू थिए तपाईँ आफू पूजा गर्नुहुन्छ कि गर्नुहुन्न केहीलाई गर्छु पछि थाहा भयो तिनमध्ये सबै शालिग्राम थिएनन् बुबा सबै काला ढुङ्गालाई शालिग्राम भन्नुहुन्थ्यो जुन उहाँको समय बर्बाद गरिदिने गर्थे र एउटा बेकारको वस्तु अगाडि प्रभु मेरो दुःख हरण गर पाप नाश गर मोक्ष देऊ भनेर घन्टौँ हात जोड्ने हास्यास्पद अभिनय बुबाबाट गराउने गर्थे ऋषिले सोध्यो त्यसो भए तपाईँले पूजा गर्ने चाहिँ वास्तविक शालिग्राम हुन् भन्ने प्रमाण छ जसले तपाईँ हास्यास्पद बन्नुहुन्न अङ्गुरमानले भन्यो त्यस्तो त होइन तर प्रमाण यत्तिकै हुन्छ कि ती वास्तविक शालिग्राम हुन् भन्ने लाग्दछ अङ्गुरमान माथिको तर्क दिँदा गम्भीर थियो तर मलाई हाँसो उठ्यो कति रमाइलो कुरो उसको के प्रमाण छ भने प्रमाण छ जस्तो लाग्दछ शालिग्रामसित कुनै जीवन दर्शन टाँसिएको होला उसको टिको चाहिँ ऋषिले भन्यो एउटा पुरातात्विक विदलाई मान्छेमा होइन ढुङ्गामा बढी रुचि हुन्छ मान्छेमा भए पनि हाड कङ्कालको रूप लिएपछि मात्र हुन्छ भन्छन् तपाईँको शालिग्राम दर्शन वा ढुङ्गा प्रेम अथवा अघि ढुङ्गालाई चोट लागेको ध्वनि छुनेर आत्मिदी आउनु त्यही पुरातात्विक विशेषता त होइन अङ्गुरमान त्यसको उत्तरमा सम्झाउने किसिमले बोल्न थाल्यो कहिलेकाहीँ खाव्य परेर अलिकति खन्दा पनि कुनै महत्त्वपूर्ण वस्तु फेला पर्न सक्छ र त्यस्तै आवाज सुन्दा एउटा पुरातत्वविद झस्केन भने उसको पुरातत्वविद हुनु नै सन्दिग्ध हुँदैन त्यसपछि हाम्रो काम निर्वाध गतिले चलिरह्यो दोस्रो दिन तेस्रो दिन चौथो दिन अनि कैयौँ दिन पाँचौँ छैठौँ दिन कर्णबहादुरको कपाल दुख्न थाल्यो खास अचानक पनि होइन केटाकेटीदेखि नै उसको यो रोग थियो भनिन्छ पहिले पहिले उसले टाउको तन्किन थालेपछि बिहोसै हुने गर्थ्यो बेहोसपछि ऊ अनेक अनेक स्वप्न देख्ने गर्थ्यो ऊ उडिरहेको छ ऊ भीमसेन बनेको छ ठूलो फुटबलर बनेको छ र ओलम्पिक खेलमा एक्लै एकका विरुद्ध एघार गोल गरेको छ नेपाललाई विश्वकप तीन पटक दिलाइसकेको छ दुईटा घुँडामाथि पालैपालो भकण्डो उफार्दै गोलपोस्टसम्म पुगेको छ कसैले खोज्न पनि सक्दैन सबभन्दा बढी सपना कर्णबहादुर फुटबल सम्बन्धी देख्ने गर्थ्यो यो जम्मै आधा घण्टा पैंतालिस मिनटभित्रमा घटिसक्थ्यो आधा घण्टा पैंतालिस मिनटपछि ऊ सम्पूर्ण स्वप्नदेखि निष्प्रिय र न्यास्रो भएर बिउजिन्थ्यो अब उसलाई त्यस्तो हुँदैन तर उत्खननको पाँचौँ छैठौँ दिन जब कर्णबहादुरलाई कपाल दुख्न थाल्यो सबैले ठाने यो त्यही रोग बल्झेको हुनसक्छ हामी टुम्लेटहरूमा पानी र साथमा केही खानेकुराहरू लग्ने गर्थ्यौँ कर्णबहादुरले चमेनाको वास्ता गरेन एउटा टुम्लेट उचालेर आधीभन्दा बढी पानी रित्याएर गयो म एकछिन सुत्न चाहन्छु उसले भन्यो उसित दुई चारजना गाउँलेहरू पनि गए पहिला दिनदेखि नै गाउँलेहरू हाम्रो यो रमिता हेर्न आउँथे सुरु सुरुमा त एउटा व्यापक भिडले हामीलाई घेर्ने गर्थ्यो जिमदार पनि एक दिन आएका थिए अब त त्यो भिड छिमलिँदा छिमलिँदा एउटा ठुटो अर्थात् नगन्ने मात्र बाँकी थियो भने त्यही घटेको भिडबाट दुई तिनजना कर्णबहादुरसँग गएका थिए साँझ हामी फर्कँदा बत्ती बलिसकेको थियो लालटिनको उही धुवाग्रस्त उज्यालोमा कर्णबहादुर त्यही लालटिनको चिम झै अनुहार साथमा लिएर पल्टेको थियो कर्णलाई त्यस्तो देख्नु आफैमा अनौठो थियो जति चुटकिलाहरू उसलाई कण्ठ थियो त्यसले त त्यसै पनि उसको अनुहारमा काउकुती झर्नुपर्ने अब कहिले कहाँ क्लान्त भ्रान्त एउटा पीडित कविता चाहिँ पढ्न सकिन्थ्यो कुनै कुनै पेन्टिङमा हुन्छ एउटा उदास पहेँलो र सूर्य भर्खर निभिएको साँझको रङलाई उतारिएको छ चारैतिर एउटा ओकोहोरो उदासीले भरिएको र झण्डै झण्डै मृत्युकै आकार प्रकार उमेर र काठको एउटा झिनो पारदर्शी पहेँलोपन त्यसमा दर्शाइने प्रत्येक पदार्थमा ओर्लेको हुन्छ रुख घर पहाड खोला पोखरी समुद्र अथवा कुनै पर्खिरहेकी केटी सबैमा सम्पूर्ण चित्र त्यही पहेँलोपनामा चोपिएको हुन्छ अहिले लाग्दथ्यो कर्णबहादुरले त्यस्तै एउटा सिङ्गो चित्रलाई झिकेर अनुहारमा जथाभावी टागेको छ ऊ खान पनि गएन त्यस दिनदेखि प्राय दिनदिनै ऊ छिटो फर्किन थाल्यो फर्किनु अघि ऊ पहिले जस्तै आधा टुम्लेट पानी घाँटीमा खनाउँथ्यो अनि सुत्न जान्छु भनेर हिँड्थ्यो बेलुकी हामी फर्किँदा उसको उही अनुहार भेटिन्थ्यो उसको सम्पूर्ण कार्य हामीलाई कण्ठ हुन थाल्यो एउटा कुराले हामीलाई आश्चर्य दिएको थियो त्यस्तो भएर पनि कर्णबहादुरले कहिले कुनै प्रकारको औषधिको माग गरेन बरु अङ्गुरमानले सोद्धा केही नबोलेर वा केही एकतमासले बोलेर सधैँ टार्ने गर्थ्यो धेरै दिन बितेपछि हामीलाई थाहा भयो कर्णबहादुरलाई औषधिको आवश्यकता थिएन ऊ कुनै अन्य रोगले पीडित रहेछ कर्णबहादुर जहाँ जान्थ्यो त्यो एउटा थारूको घर थियो मङ्खल खाँ अर्थात् मङ्गल खाँ थारू हातमा सधैँ नरिवलको हुक्का लिएर हिँड्थ्यो हाँस पाल्थ्यो र आफ्ना दुईटी तरुणी छोरीलाई विदा गरेर कसरी पठाउने भन्ने फिक्रीले दुब्लो हुने गर्थ्यो ऊ आफू त अब निकै बुढो भइसकेको थियो तर उसका माइला साइला र कान्छा छोराहरू बलिया बाङ्गा देखिन्थे जेठो चाहिँ छोरो त करिब करिब मङ्गल खाँ जत्तिकै वृद्ध देखिन्थ्यो पन्ध्र सोह्र वर्षभन्दा बढी अन्तर बाबु छोराको बीच थिएन होला सम्मन खा नाउँ बाबु जस्तै आफ्ना छोरी र बहिनीहरू विदा गराउन नपाएर दिन प्रदिन कपाल फुलाउँदै थियो बाबु छोरामा एउटा अन्तर अवश्य देखिन्थ्यो सम्मन खाँको हातमा हुक्का होइन तारा जस्तै आकारको सन बेर्न बनाइएको काठको एउटा चारचुच्चे कतुवा हुने गर्थ्यो र काकीमुनतिर एक मुस्लो सन च्यापिएको हुन्थ्यो जसका सहायताले सनको डोरी बाँट्ने मनसाले ऊ कतुवा घुमाइरहन्थ्यो र बहिनी छोरीको ससुरालीतर्फका निर्दयताको कथा सुनाइरहन्थ्यो रजकलिया लचकलिया र जयकलिया यिनमध्ये जयकलिया मंगल खाँकी नातिनी थिए बाँकी दुई छोरी थिए तिनैजना घाँस काट्न जान्थे धुम्रपान गर्थे र समाचकियादेखि लिएर रोपाई र बिएका गाली गीत पनि तिनीहरू अनवरत रूपमा गाउन सक्थे कर्णबहादुरलाई खुवाउने काम तिनीहरू नै गर्थे जसले गर्दा उसको रुचि अलिक उँभो नै लागेको हुन्थ्यो ऊ भात त जति खान्थ्यो त्यति खाने नै गर्थ्यो तर चाटचुट पार्ने काम चाहिँ आँखाले गर्थ्यो त्यसमाथि तिनीहरू चोरो लगाउँदैनथे केवल एउटा सबको हुन्थ्यो जुन यताउति सरिरहन्थ्यो बिस्तारै ऊ तिनीहरूसित आँखाका साथ हात पनि मिलाउन थाल्यो हत्केलाले देख्थ्यो कि आँखाले छुन्थ्यो यो थाहा छैन यस्ता क्षण र मौसममा कर्णबहादुरलाई कुनै पनि दोबासेको उपस्थिति खतरनाक लाग्दो हो उसले कुनै दिन रजकलियालाई भन्यो ए मेरो कोठामा आन दिउँसो रजकलियाले जेसुकै भाषा बोले पनि कर्णबहादुरले बुझ्यो रजकलिया आउँछ उसले त्यसलाई दस रुपियाँको नोट पनि दियो त्यही हाम्रो उत्खननको पाँचौँ छैठौँ दिन थियो जब कर्णबहादुर थापालाई धेरै दिनपछि आफ्नो क्रोनिक रोगको सम्झना भयो कुन अर्थमा भने त्यो धेरै दिनपछि पहिलोपटक उसको शिरमा प्रवेश गर्दै थियो त्यसपछि उसले लस्कलियालाई भन्यो त्यसपछि जयकलियालाई भन्यो म कहाँ आइज ऊ बरोबर नोट दिने गर्थ्यो तिनीहरू बरोबर दिउँसो आउने गर्थे त्यसकारण ऊ औषधिप्रति व्यवस्था देखाउँथ्यो किनभने ऊ स्वयं नै निको हुन चाहँदैनथ्यो हामीले यो थाहा पाएपछि के थाहा पायौँ भने ऊ टाउको दुख्नाले पीडित होइन रहेछ कुनै अर्कै व्याधिले दिनदिनै दुःखी हुँदै जाँदो रहेछ त्यो के भने हामी शनिबार प्रायः काम गर्दैनथ्यौँ बिदाको मुड हुन्थ्यो काम तापिन्थ्यो रक्सी धोकिन्थ्यो र जथाभावी हाँसो र भावुकताका कुराहरू छासमिस किसिमले एउटै हुक्कामा भरेर खाइन्थ्यो हामीले काठमाडौँबाट जुन रक्सी ल्याएका थियौँ त्यो तुरुन्तै सखाप भएको थियो अब कि त ताडीवाला ताडी गाग्रोमा भरेर हामीलाई इच्छा भोजन गराउन आउँथ्यो कि मधुरी भट्टीबाट कुनै मान्छे गएर ठर्रा भए पनि तात्तातो लिएर आउँथ्यो मौवाको रुख धेरैले देखेका थिएनन् ठर्रा खाएपछि हेर्न गए जर्खरिएको आकर्षण रहित रुख बिग्रेको भोर्लाको पात जस्तो सानो पात राति रुखमुनि भूत लाग्छ भन्ने आशंका किम्बदन्ती संक्षेपमा यही थियो मौवाको वृत्तान्त हो त्यसको फल भने ज्यादै कलकलाउँदो रहर लाग्दो गुलियो र कुनै मानेमा सुगन्धित भने रुखसँग कुनै मेल छैन सितसितै मौवाका जाँगरीला फलहरू टपटपी रुखमुनि चारैतिर झरिरहेका हुन्थे रस्तार र प्राकृतिक त्यस्तो मौवाबाट बन्ने रक्सीको नाउँ हुन्थ्यो ठर्रा रुख जस्तो फल छैन फल जस्तो त्यसको अर्क छैन एक दिन कर्णबहादुरले ऋषिरामलाई कुनै भट्टीको पछिल्तिर लगेर रक्सी बनाइसकेपछिको मौवाको थुप्रो देखाइदियो ऋषि दुर्गन्ध र दिग्मिगले गर्दा त्यहाँबाट हटिसकेपछि पनि धेरै बेरसम्म रुमालले नाक छोपिरह्यो मौवाको सेतो सेतो हरियोपन मिसिएको त्यस्तो फल ढाडिएर चुसिएर छोक्रा भएर रङमा चियाकै छोक्रा जस्तो देखिन्थ्यो तर चिया देखेपछि चियाको छोक्रा त्यति लाग्दैन जति मौवा देखेपछि त्यसको छोक्रा विभत्स लाग्दै थियो एउटा असह्य दुर्गन्ध जुन त्यसको ठर्रामा समेत हुँदैन जसपछि मान्छे बेहोस हुन रुचाओस् मौवामा भूत चुरैन बस्छ यो कुरा बुढा पुराना बीच पनि प्रचलित थियो अब केटाकेटी पनि जान्दछन् त्यही मौवा मुनतिर हाम्रो नायक कर्णबहादुर कहिलेकाहीँ जयकलियाका साथ विश्राम गर्ने गर्थ्यो जयकलिया एकदम काँथर थिए तर भूतको भय भगाउनका लागि कर्णले केही अतिरिक्त द्रव्य खर्च गर्नु परेको थियो जुन ऊ नोट होइन खुद्रा सिक्काहरूको रूपमा खल्तीमा बजार हिँड्थ्यो जयकलियाको मनबाट भूतको त्रास त तै पनि गएन तर उसलाई त्यो अतिरिक्त रेजकी एकैछिन आँट गरेर आँखा चिम्लेपछि पर्याप्त उपयोगी देखिन थाल्थ्यो रचकलिया र लचकलियाका लागि उसले खल्तीमा कुनै किसिमको खुद्रा लिएर हिँड्न पर्दैन थियो किनभने तिनीहरूसँग ऊ अपेक्षाकृत निरापद अर्थात् भूतप्रेतको बसोबास नभएका एकान्तहरूमा भेट्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन सुनिरहनु भएको छ मंगल खाऊ वा खाँको छेउमा एउटा अर्को फुसको घर थियो शङ्कर राउतको शङ्कर राउत र विश्वन राउतको दुईजना दाई भाइ छोराहरू खेतमा काम गर्न सक्ने भइसकेका छन् विशेष गरी शङ्कर राउतका उसकी एउटी छोरी गौना सौना भएर विदा भइसकेकी थिए केही दिनमा नातिको मुख हेर्न पाइने आशाले ऊ बरोबर सम्धि कहाँ गएर छोरीको हालचाल बुझेर आउँथ्यो शङ्करकी स्वास्नीका छेउतिरबाट तल र माथिका दुईटा दाँत फोक्लिसकेका छन् तर विश्वन राउतकी स्वास्नीलाई अहिले निकै समयसम्म तरुण नै रहन्छे भनेर अड्कल काट्न सकिन्छ कुनै अन्य जीवशास्त्रीय दुर्घटना घटेन भने घरमा एउटी भान्जी थिए फुलवा लोग्नेले छाडिदिएको थियो तर किन छाडेको फुलुवालाई देखेर यो कसैले भन्न सक्दैन गाउँका लागि नसुहाउने गरी राम्री देवकोटाले देखेका भए अर्को चारू लेख्थे कि फुलवा नै भनेर लेख्थे वास्तवमा कर्णबहादुरको आधा कपाल दिनदिनै उही समयमा माथिको कुनै नाउँले गर्दा होइन अप्राप्य फुलुवाको रूपले गर्दा दुख्थ्यो ऊ दिनदिनै कपाल दुखाउँथ्यो मध्याहमा आधा टुम्लेट पानी मुखमा ओह्राल्थ्यो र दुब्लाउने गर्दथ्यो कुन आशामा भने फुलुवा मान्छे तर फुलुवा भने हाँस्दथे मात्र मान्दिनथे आइजन फुलुवा मेरो कोठामा है ना किन डर लागेला के को डर धेरै नोट दिन्छु हुन्न नचाहि नोट अमरा नचाहिए पनि भोलि आउनै पर्छ म कुरिरहन्छु यही कुर्न भनेर कर्णबहादुरले कपाल पाल्यो दारी पाल्यो अनि रोग पाल्यो अङ्कुरमानले एक दिन ट्याब्लेट दियो यो खाऊ सधैँ रोग पाल्नु हुँदैन अर्थात् फिल्डबाट भाग्नु हुँदैन तर कर्णबहादुरलाई सिटामोल होइन फुलवा चाहिन्थ्यो किनभने साढे तिन हातकी फुलवा र सानो सिटामोलमा कुनै समानता थिएन कर्णले निकै पैसा उदारतापूर्वक खर्च गरिसकेको थियो सायद भन्दा बाँच्थेर ऊ अझै दानवीर बन्ने आकांक्षा राख्दथ्यो तर जयकलिया र फुलवालाई मनाइदिने कुरा सुन्दा अलिक मुख नबिगार्ने होइन तर कर्णबहादुरले छरेका अतिरिक्त सुकी मोहरले गर्दा फेरि काइयो साइयोले कोरेर बिग्रेको मुख सफार थिए तिनताका कर्णबहादुर यति सौन्दर्य शास्त्री भएको थियो ऊ फुलवाको रूपका लागि दिनदिन भएर कहिलेकाहीँ त रात रातभरि पनि एक से एक नवीन उपमा खोजिरहन्थ्यो यसको हास्यास्पद पक्ष तब प्रकट हुन्थ्यो जब उती उपमाहरूमध्ये कुनै कुनै फुलवालाई पनि बताइदिने गर्थ्यो अनि फुलवा नेपाली भाषा र आफ्नो रूप दुवैसित त्यति घनिष्ठता नभएकाले त्यस्तो बखत कवित्वहीन भनेर उभिन्थे बिचरा कर्णबहादुर न कवित्व न पैसा फुलवा कुनैले पनि नियन्त्रणमा आइरहेकी थिएन बसेर आफ्नो असफलतालाई जिनकाठी कसेर दौड लगाएको हेरिरहन्थ्यो एक दिन उसले सोच्यो फुलवालाई अन्तिम पटक प्रभावित गर्ने प्रयास गर्नु पर्यो त्यसपछि त्यस्तै भैँसी जस्तो बुद्धि भएकीका लागि म उपमा खोज्न बन्द गरिदिन्छु तर उपमा त ऊ त यथार्थमा फुलवाको रूपका लागि खोज्ने गर्दथ्यो र रूपले उसलाई छटपटभित्र झोसिदिएको थियो ऊ मसँग थियो फुलवा गोबरको थुप्रोसँग थिए गोहरा पार्दै थिए गोबरसित खर पराल मिसाएर मुस्थे त्यसलाई अगुल्टोसँग दाँच्ने गरी लाम्चो पार्थे र चाङ लगाउँथे सुकेपछि चुलोमा यही राम्ररी बल्छ कहिलेकाहीँ बाल्न हतार हुन्थ्यो त्यस बखत अलिक कम सुके पनि काम चलाउन खोजिन्थ्यो बाँकी बाघ चुलैको आगाले सुकाउँछ त्यस बखत धुवा बढी हुन्छ फुलवा मामा घरमा सबै काम गर्थे त्यसकारण उसलाई थाहा थियो गोरा राम्ररी सुक्नुपर्छ चाङ लगाएर राखेको गोरा उल्टो पारेर बनाएको छोटो मोटो पिरामिड जस्तो देखिन्थ्यो र गाउँको शोभा बढाउँथ्यो फुलवाले काम सकेर पैनीमा हात धोई प्राय पैनी वा नजिकै छेउछाउतिर यो काम गरिन्थ्यो हात धुनेर पानीको अरू सुविधाले गर्दा उसले धेरै बेरको काम गराइले कक्रक्क परेको ढाड सोझाइ र आँखा उचाली कर्णबहादुर र मलाई देखेर निकै सङ्कोच मानेर आङसाङ तान्ने काम उसले बिचैमा रोकिदिए ऊ हामीलाई छलेर जाने प्रवृत्ति देखाउन थाले कर्णबहादुर हतारियो मलाई घचघचाउन थाल्यो मैले बोलाइदिएँ फुलवा गे फुलवा आई आएर उभिए तर केही बोलिन कर्णबहादुरले भन्यो तेरो अनुहार कस्तो छ थाहा छ फुलुवा फुलवाले हेरी वास्तवमा उसले यसबारे पटक्कै थाहा पाए जस्तो देखिएन मैले उसलाई भनिदिएँ कर्णबहादुर उसको अनुहारबारे केही भन्न खोज्दैछ आफ्नो अनुहारको विषयमा केही सुन्ने उत्सुकता अब उसलाई भयो होला सहज प्रवृत्ति आफ्नो रूप वा यौवनको विषयमा केही त चाल पाएकै होली त्यसका लागि लोग्ने नै त चाहिँदैन ऊ टाउको निहुराएर भए पनि अड्डिएर बसी तेरो रूप पुरैनको पत्ता जस्तो छ फुलवा हाँस्न थाले फुलवाको रूप पात जस्तो हाँसो मलाई पनि उठ्यो कण्डबहादुरको वाक्यको यस्तो अर्थ लाग्न सक्थ्यो ए फुल त पात जस्तो छस् त्यसो त पुरैनको पत्ता जुन भनिएको हो त्यो एउटा हरियो र कलकलाउँदो वस्तु थियो त्यसमाथि त्यसको चिल्लोपन एउटा प्राकृतिक घटना मान्नुपर्दछ कण्डबहादुरले यहीँ आएपछि पुरैनको पत्ता देखेको थियो जुन पोखरीमा उसले त्यो देखेको थियो त्यहाँ निकै बकुल्लाहरू एकखुट्टे भएर पुरैनको पत्तामाथि उभिएका देखिन्थे पत्तामा पानीका थोपाहरू पनि हुन्थे जुन अलिअलि हावाले फु गर्दा केही चाहिँ पातको चिल्लोपनले गर्दा वल्भेरिङ जस्तै यताउति गुडिरहन्थे जस्तो कर्कलाको पातमा हुन्छ कणबहादुरलाई अर्को अचम्म के लाग्यो भने यति रहर लाग्दा पातहरू भएर पनि फुल देखिँदैनन् जोस् गाउँमा आएपछि पहिले उसले पुरैनको पात देख्यो त्यसपछि फुलवा अर्थात् पहिले उसले पुरैनको पात मन परायो त्यसपछि फुलवा जुन पातको फुल हुँदैन त्यो पात बाँझो हुन्छ यो ठानेर उसले पुरैनको पात फुलवालाई दियो फुल यो उपमा वास्तवमा उसले निकै गहिरिएर प्राप्त गरेको थियो उसले मसित एक रात सोधेको थियो त्यसलाई पुरैनको पत्ता भन्दछन् त्यसको फुल खोइ त मैले भने त्यसको फुल फुलवा भएन त अब कर्णबहादुरले मेरो ठट्टामा हाँस्न थाल्यो पुरैन भनेको के नि त्यो कुनै फुल हो कि मलाई थाहा थिएन अनि फुलवा उसलाई यति मात्र थाहा थियो पुरैनको चाक्लो पत्तामा भोज खान्छन् त्यसकारण ऊ हाँस्न थाली भोज खाने पत्तामा उसको अनुहार देख्दैछ कर्णबहादुर म तँलाई मन पर्दिन म तँलाई कस्तो लाग्छु भन् त भन्न कर्णबहादुरले विनोदी रूपमा भनेको थियो तर भित्रभित्रै ऊ अस्तव्यस्त थियो मलाई थाहा छ बक हाम कहाँ जाने त फुलवाले भनेर त्यहाँ टिक्न नसकेर गई ऊ फुलुवालाई परसम्म पछ्याइरह्यो केवल आँखाले मैले सोधेँ के भनी बुझ्यौ बुझेँ कर्णबहादुर धेरै निराश थिएन थाहा छैन भने कि होइन दोभाषी बिना प्रेम निवेदन गर्दा गर्दा ऊ निकै बुझ्ने भइसकेछ म कसैको भनाइ सम्झिन थालेँ भाषा सिकाउने हो भने प्रेम गर्न लगाऊ ऊ आफ्नो भाषा बिर्सेर भए पनि प्रेमिकाको भाषा सिक्नेछ त्यस बाहेकको समयमा कर्णबहादुर थापा मन फुकाएर मौवाको रुखको प्रयोग गरिरह्यो र फुलवाको सम्झनाले ग्रस्त भएर रुगा लागे जस्तै असजिलोमा बसिरह्यो तिमी त भन्थ्यौ यिनीहरू सजिलैसित मान्दछन् तर दोस्रो तेस्रो दिन कर्णबहादुर साँच्चैकै रुगाग्रस्त भएछ ऊ रुमालले बारम्बार नाक समाउँदै आँखामा अलिकति निराशा र रुगाको आँसु लिँदै बोलेको थियो थापा मैले कुनै रेखागणितको सिद्धान्त त प्रस्तुत गरेको होइन मैले भने तिमीलाई थाहा हुनुपर्ने त म त्यतिखेर मान्छेका विषयमा बोल्दै थिएँ र त्यस्तोमा बोल्दा मान्छेको वातावरण र तर क्या चिज केटी छ यार ओफ कण्डले भन्दा माथिल्लो दाँत तल्लो ओठमा पुऱ्याएको थियो त्यहाँबाट ध्वनि र हावा यस्तरी यताउतिबाट निस्केको थियो जसरी छोपेको तसलाबाट कहिले यता कहिले उतातिर बाफ निस्कन्छ उसले लालसायुक्त ओठले भन्यो एक रात पनि त्योसित सायद यहीँदेखि तिम्रो गल्ती थालिन्छ किन मलाई थाहा छ तिमी गाउँका ठिटीहरूलाई पैसा दिन्छौ यो राम्रो होइन यसमा नराम्रो के छ भन त कर्णबहादुरले भन्यो म तिनीहरूसँग बलजफ्ती त गर्दिनँ तिनीहरूलाई हरण गरेर त ल्याउँदिनँ तिनीहरूको इच्छाको कुरो हो तिनीहरू पैसा लिन्छन् म दिन्छु त्यसपछि मेरो इच्छाको कुरा पनि आउनुपर्छ मैले बलजफ्ती गर्ने भए फुलवा खोइ त्यसमाथि तिनीहरूलाई सधैँ थाहा छ पैसा के का लागि लिँदैछन् म त झन् यसरी तिनीहरूको सहायता गर्दैछु तिनीहरूको कुनै न कुनै आवश्यकता पुऱ्याइदिँदैछु खै कुन्ने कसको आवश्यकता पुरा हुँदैछ तैपनि मैले भने यो एउटा यस्तो परिस्थिति हो जसमा निर्धक्क भन्न सकिन्छ तिमी ससम्मान तिनीहरूको आवश्यकता पुरा गरिदिँदैछौ कसो सायद उसले मेरो वाक्यभित्र केही व्यङ्ग्य खोज्ने जमर्को गरेको थियो कारण जवाफ दिएन त्यसपछि मैले सुत्न भनेर कोल्टे फेरे कर्णबहादुर फुलुवाको लागि एउटा नयाँ उपमा र एउटा नयाँ उपाय सोच्नमा एकचित्त भयो काठमाडौँबाट ऊ एउटा प्लेबोय पत्रिका बोकेर पनि आएको थियो उसको विचार थियो गाउँमा उसले हेरिसक्नु ठिटीहरू पाएन भने प्लेबोयका न्युडहरू हेरेर समय काट्नेछ अब उसलाई त्यस्तो कुनै समस्या थिएन बरु एकदिन उसले जयकलिया कि लजकलियालाई त्यो तस्विर देखाइदिएको थियो जयकलियाले कुनै नाङ्गी मेम कहिले देखेकी थिएन उसलाई सङ्कोच पनि प्रशस्त हुन थाल्यो तर कर्णबहादुरले त नोट उत्पन्न गर्नमा दक्ष थियो जसले जयकलिया निकै बाँधिएकी र फुक्लेकी थिए एउटी मेमको छाती देखेर उसले भनेकी थिए केतबाट केतबाट बना देलेवा उसले त्यो खिचाएको होइन बनाएको तस्विर ठानेछ त्यसपछि उसले जयकलियालाई प्लेबाई देखाउन छाडिदियो नदीमा बाँध बाँधेको बखत पैनीहरूमा र अन्य ससाना कुलाहरूमा समेत पानी टन्न हुन्थ्यो पानी अरू किसिमले बाधा दिँदैन भने जताततै भरिएको छरिएको वा तरिएको हेर्न मलाई पहिलेदेखि नै मनपर्ने क्रिया हो कर्णबहादुर पनि पानीको यस्तो दृश्यबाट प्रशस्त प्रभावित भएको रहेछ अझ बरु सुरु सुरुमा त ऊ केही आतंकित पनि भएको थियो एक दिन मसँग सोध्यो यस्तो पानी हुँदा खतरा हुँदैन बाँध भत्क्यो भने मात्र खतरा हुन्छ यसबाट त खेतमा पानी पटाइन्छ मैले भने दोस्रो दिन ऊ बाँध हेर्न गएको थियो त्यस दिनदेखि बेला बखत ऊ नदीकी पैनीको किनारतिर जाने गर्न थाल्यो उसको विचार थियो यसरी ऊ स्वच्छ हावा आफ्नो फोक्सोमा भर्ने बढी अवसर प्राप्त गर्छ यसले फुलवालाई भेट्ने अवसर पनि दिन सक्छ भन्ने परेको होला त्यो उसको निजी कुरा बेग्लै फुलवालाई सतीत्वभन्दा पनि बढी डर आफ्ना माइजूहरूको थियो माइजूहरूले गाउँका प्रायः सबै सम्भव नवयुवक वा तिनका अभावमा अद्वैंश र किशोरसित फुलवाको युगल तस्विर खिचाइसकेका थिए र पारिश्रमिकका रूपमा प्रशस्त कुटपिट गरिसकेका थिए उसित बेर्नालाई जे हुन्थ्यो त्यो चेत्रा हो कि धोती भन्न सकिन्न जेसुकै होस् एउटै थियो र अझ निकै समयसम्म त्यसैले स्थायित्व पाइरहने लक्षण थियो मामा अर्थात् माइजोका पतिहरू आफ्ना स्त्रीहरूसित पर्याप्त असन्तुष्ट र थर्कमान हुने गर्थे भने तिनीहरू स्वयं त फुलुवालाई केही गर्दैनथे तर फुलुवा चुटिने तमासा भने तिनीहरू गजब मनोरञ्जन वा फेरि अभ्यासवश शान्त भएर अवलोकन गर्थे माइजूहरू अलिक बेग्लै धातुले बनेका थिए अर्थात् कि तिनीहरूलाई कुनै पनि घटना खास क्रूर लाग्दैनथ्यो केहीजना क्रूरता र नम्रता दुवै एउटै मुद्रामा र एकदम सजिलोसित प्रदर्शित गर्न सक्छन् तिनीहरू त्यस्तैमा पर्दथे दुवैसँग गर्नलाई काम त धेरै होइन कामका कुराहरू दिनभरि असरल रहन्थे काम जति फुलुवाको जिम्मा थियो किनभने काम गरिन भने ऊ साफसित बिग्रिने खतरा थियो फुलुवालाई खाली समय दियो भने कसैसित अनिवार्य रूपमा फस्छे भागेर पनि जान सक्छ यस्तो माइजूहरूको चिन्तन थियो भने यसरी व्यस्त राखेर र कठिनाईहरू दिएर तिनीहरू फुलवाको रक्षा गरिरहेका थिए बिग्रिनुदेखि माइजोहरूको दोस्रो विशेषता थियो तिनीहरू लामो गफ लिएर दिनचर्या सुरु गर्थे र बीचमा मौका हेरेर कुनै बखत जगल्टा जगल्टी सुरु गर्थे जसको अन्त्य कहिलेकाहीँ दिनको अन्त्य नहुन्जेल हुँदैन थियो अथवा तिनका हातले संयुक्त रूपमा ठाउँ फेर्न जबसम्म अर्को कपाल अर्थात् फुलुवा भेटिन्नथे राति ओढ्नलाई फुलुवासित एउटा कम्बल हुन्थ्यो आज पनि त्यही ओढेर सुते छिट्टी निदाई पनि हाली आधी राततिर उभिउजी छ जाडो भएर आएको थियो कम्बल दुई चार ठाउँमा पाल परेको थियो जसबाट चिसो छिरेर आउँथ्यो उसले राति अलिकति आगो बालेर सुत्ने बेलामा आफूलाई तताएकी थिए धुवाको गन्ध त कोठामा अझसम्म थियो तर दाउरा नभएकाले र केवल पराल भएकाले आगो छिटो निभेसेका र अब छेड मात्र बाँकी थियो खोस्रेर हेरी दिउँसो कान्छी माइजूको चोलोको खल्तीबाट चोरेको एउटा बिडी सल्काई सर्को तानेपछि अलिकति सजिलो भयो न्यानो जस्तो त्यसपछि अलिकति पराल आफ्नै बिछोनाबाट थुतेर ल्याएर अघेनामा हाली त्यहाँ बेहोस भएर सुतेको आगोलाई बेहुताउन थाले अलिक पर भैँसी र गोरु बाँधिएका थिए त्यहाँ वरिपरि हिलो र दुर्गन्ध सधैँ जमेको र उब्केको हुन्थ्यो तर फुलवालाई बानी परेको थियो आगो र भिडीले गर्दा उसलाई प्रशस्त आराम अनुभव भयो त्यसपछि उसको आँखा लोलाउन थाले छेउमै उसको ओछ्यान थियो तलतिर पराल र त्यसमाथि परालकै चटाई ऊ त्यहीँ कुक्रुक्क परेर सुती यसपटक कम्बललाई दोब्राई जसले गर्दा कम्बलका पालहरू टालिए तर त्यसबाट अप्ठ्यारो के थियो भने फुलवाले रातभरि घुँडा दोब्राएर सुत्नु पर्थ्यो बिहान माइजूहरूभन्दा अघि उसको निद्रा खुल्नु जरुरी नै थियो सबभन्दा पहिले आँखा मिच्दै ऊ जुन काम गर्थे त्यो थियो भैँसी र गोरुहरूलाई लगेर नादमा बाँधिदिनु त्यहाँ अघिल्लो दिन बेलुकातिर तिनीहरूको दिनभरिको पानी फ्याँकेर नयाँ पानी र लेदो भरिएको हुन्थ्यो यसो गर्दा बिहान सुविस्ता रहन्थ्यो फुलवालाई र बैलहरूलाई पनि रातभरि खाली मुखले थुत्दै अँध्यारो चपाइरहेका ती जन्तुहरू बिहान नादमा घाँस र परालको हरियो पहेँलो र ठोस खोराक देख्न साथ अन्दाजी तिन चौथाइ थुथुनो गाडेर धेरै बेरसम्म मुख नउचालेर चपाइरहन्थे नाद नजिकै यो कतै एउटा छुतहर झुन्डिरहेको थियो तर साँझमा नदी वा इनारबाट त्यसमा पानी ओसारेर कैयौँ पटक नादमा खनाइदिनु पर्दथ्यो चुताहरूको अरू काम थिएन र त्यो घरभित्र हुल्नु हुँदैन थियो किनभने त्यही एउटा यस्तो वस्तु थियो जसलाई जुनसुकै जातले पनि छुन सक्थ्यो एक त त्यो छुतहर चुइन थालेको थियो त फुलवाले कतैबाट लहटी ल्याएर टालेकी थिए जसले गर्दा त्यो आजसम्म हृष्टपुष्ट देखिन्थ्यो र राम्रोसँग काम दिन्थ्यो यी सबै सिद्धाइसकेपछि मात्र फुलवा नदीतिर जान सक्थे आफूलाई धोइ पखाली गर्नलाई अचेल शीत र कुहिरो कहिलेकाहीँ लागिदिने हुनाले अलि राम्रो छ पर्दाको काम कुहिरोले गर्छ नत्र सडकको किनार वा कतै पनि खेत डुल्न आउने मानिस हिँडिदिने हुनाले धेरै पटक उठवास गर्नुपर्छ तर कुहिरोमा कहिलेकाहीँ एकातिर बसिरहँदा मान्छे नजिकै आइसक्थ्यो उसलाई थाहा नै हुँदैन थियो यस बखत नदी बाफे बाफले भरिएको हुन्छ लाग्छ तर पानी होइन आगो बगिरहेको छ नदीका दुब्बै किनारा तल बगिरहेको पानी मासतिरको नदीतिरको शून्यमा कुनै शून्य हुँदैन बाफको जङ्गल रातभरिमै झाङ्गिएर आएको हुन्छ दुवै किनारा नमिल्ने उखान्छ तर अहिले त बाफै बाफको पुल बनेको छ एक किनारबाट मजाले हिँडेर पारी अर्को किनारसम्म कुनै दुर्घटना बिना नै पुगियोस् त्यस्तो पुलवाको त विशेष कुरा छैन तर कर्णबहादुर थापा यस दृश्यमा मुग्ध हुँदै जान थालेको थियो उसले पालै पालो हामीहरू सबैलाई नचाहिँदो बेलामा नदी किनारमा ल्याएर उभ्याइदिएको थियो बाफको त्यो प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न भनेर इच्छा नभए पनि फुलमा यो दृश्य देखेपछि हनुमानजीको पुच्छर सम्झन्थे उसले कतै सुनेकी थिए लङ्का दहन गरिसकेपछि हनुमानजीले आफ्नो बलिरहेको पुच्छर नदीमा चोपेर निधाएका थिए त्यसकारण जाडोमा नदीबाट बाफ निस्किन्छ कण्डबहादुर सोध्छ जाडोमै किन मेरो उत्तर हुन्छ हुनसक्छ हनुमानजीले पुच्छर चोप्ने काम पुछमागमै गरेका थिए कर्णबहादुर थापालाई यो कथा फुलवाले भनेकी थिए त्यसकारण उसलाई सम्झना रह्यो ऊ केही अरू गफ गर्न चाहन्थ्यो तर फुलवाला हतार थियो ऊ कथा सुनाएपछि एकछिन पनि नअड्डिएर हिँडेकी थिए छिटो छिटो गएर जिमदारको उकुबारीमा पस्न चाहन्थे किनभने यही त्यो समय थियो जब भिखम गोडाई त्यहाँबाट मुख हात धुन र बसिया खाना भनेर घरतिर लाग्दथ्यो त्यस्तोमा एकाध उखु मजासित थुथेर कतै घाम र एकान्तमा बसेर चुस्न सकिन्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको चौथो श्रृङ्खला वाचन हो हामीले आज पृष्ठ एकसठीसम्म वाचन गरेर यसलाई रोकेका छौं अर्को साता अलिखितको पाँचौं श्रृङ्खला सुनाउनेछौ प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे आजको श्रुति सम्वेकबाट विदा चाहन्छौ नमस्कार शुभरात्री